नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस सहित देश विदेशका एक भन्दा बढी रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय चौबिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ बालबालिका विशेष श्रृङ्खला जसमा एकै परिवारका तिनैवटा सन्तान सुस्थ मनस्थितिका अनि नियमित स्तम्भ जीवनको गोरेटोमा बाबुआमा दुवैजना थला परेपछि बालबालिकाको बिचल्लीको कथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला हिजो तपाईँ यहाँ छोराले फोन गर्नुभएको थियो पैसा पठाउने रे एक दुई दिनमा राम्रो ठाउँमा बालाई भनेर घडेरी किन्नु भन्नुभएको थियो ए घडेरी किन्न पर्यो चाहिँ अँ त्यही भन्दै हुनुहुन्थ्यो त्यसो पनि त यसो घोच्याउला ठाउँमा किन्न पर्यो जहाँ त्यहाँ किनेर नि भएन मैले सुनेको नगर र देवदह नगरपालिकाभित्र राजमार्गदेखि एक सय र दुई सय मिटर नजिकै राम्रा राम्रा घडेरीहरू बिक्रीमा छन् रे अब त्यति टाढा कुरो अब कसरी सम्पर्क गर्ने हो तिनीहरूलाई सम्पर्कको लागि त चिन्तै नगर्नुहोस् ल सुन्नु した बुटबल र बुटबलसँग जोडिएका दुई नगरपालिका शङ्करनगर र देवदह नगरपालिकाभित्र राजमार्गदेखि एक सय र दुई सय मिटर नजिकै माटो परीक्षण गरी इन्जिनियर र नगरपालिकाको मापदण्ड अनुसार प्लटिङ गरिएका सम्पूर्ण पूर्वाधार युक्त घडेरीहरू न्यूनतम मूल्यमा धमाधम बिक्री भइरहेका छन् अर्घाखाँची लगायतका सहरी क्षेत्रमा समेत घडेरी बिक्री हुनुको साथै सस्तो मूल्यमा भाडामा समेत उपलब्ध गराइन्छ बुटबलका लागि सम्पर्क प्रेम घिमिरे मोबाइल अन्ठानब्बे चार सत्तरी छिहत्तर नौ सय चौरानब्बे अन्ठानब्बे उन्नाइस एघार अन्ठाउन्न शून्य शून्य र अन्ठानब्बे छ एकहत्तर पचपन्न चार सय दस गुल्मीका लागि सम्पर्क अन्ठानब्बे शून्य उनासत्तरी चौतिस छ सय छैसठी इच्छुक महानुभावहरूले छिट्टै सम्पर्क गर्नुहोला यति भएपछि त घडेरी किन्ने ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनासत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफराइटर धर्म विश्वकर्मा एस उजेलका खबरका साथमा एहोभेसु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्ट्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रविन्द्र धौलाकोटी मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी एहोभेसु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि सर्वप्रथम सुनौ एकै परिवारका तीन सन्तान सुस्थ मनस्थितिका रहेको सम्बन्धी यो स्थलगत रिपोर्ट वास्तवमा विकट ग्रामीण क्षेत्रमा खोज्दै हिँड्ने हो भने कैयौँ दुःखद र विडम्बनापूर्ण समाचारहरू रहेका छन् तिनै दुःखद र विडम्बनापूर्ण समाचार लिने क्रममा आज म गुल्मी क्षेत्र नम्बर एकको हरचौर गाविस वडा नम्बर छमा आइपुगेको छु जहाँ एउटा घर छ खरले छाएको त्यस घरमा एउटा विडम्बनापूर्ण कुरा एकै परिवारका जो विष्णु नेपालीका तिनैवटा छोरा सुस्थ मनस्थितिका छन् उनीहरूले न बोल्न सक्छन् न काना सुन्न सक्छन् र उनीहरूले अपाङ्ग भत्ता पाउन सकेका छैनन् विष्णु नेपाली नेपालीकी श्रीमती जमुना नेपालीले यी छोराछोरीको राम्रोसँग हेरविचार र सम्बन्धित निकायसम्म पुर्याउने कोसिस समेत गर्न सक्नु भएको छैन उहाँका श्रीमान पनि खुट्टा भाँचिएर भारतमा उपचार गर्दै काम गर्दै गरिरहनु भएको छ र उहाँ बिलाका बन्धनमा पर्नु भएको छ उनै जमुना नेपालीसँग म कुराकानी गर्न गइरहेको छु नमस्कार हजुर नमस्ते यी पछि भएका हुन् कि जन्मजात यस्तै हुन् यस्तै जाउन् यस्तै हुन् यस्तै हुन् अनि स्कुल हाल्नु भएको छैन स्कुल राखेको छु अहिले त्यतिकै जावा भनेछु लेख्न मात्र जाने छन् पढ्न सक्दैनन् पढ्दैनन् मुखाले बोल्दैनन् जेठाको उमेर कति वर्ष भयो पन्ध्र कृष्ण परियार हो होइन नाम हजुर अनि माइलाको माइलो एघार वर्ष भन्नुभएको थियो कि दिलीप होइन हजुर एघार वर्ष अनि कान्छा केशव चाहिँ छ वर्ष भयो होइन तपाईँको त यहाँ घर होइन पछि पछाडि सरी गर्नु भएको अरे तपाईँको त बागलुङको बाटाका चौरबाट आउनु भएको रहेछ नि होइन हो हजुर उतैबाट आएका के तपाईँको श्रीमानको कसरी खुट्टा बाँचियो मोटरसाइकल हानेर कहाँ उही भारतमै हजुर दिल्ली एउटा खुट्टा कि दुईवटा एउटा मात्रै हो उहाँले पनि कमाउन सक्नुहुन्न हजुर अब भारी काम गर्नुहुन्न के अरे उसमा गर्नुलाई के अरे त्यही डिप्टी गर्छु भन्नुहुन्थ्यो के अरे फोनमा कुन्नी तपाईँले के गरेर यी छोरछोरी पाल्नु भएको छ निमेक मिनेर कति सालमा आउनुभएको बाटो कचौरबाट यो गाउँमा नै सानैबाट यिनीहरूको बाबा यहीँ बस्नु भयो हामीलाई बिहा गरेर यहीँ ल्याउनु भयो हामी उतातिर त्यति साह्रो गइएन कति वर्ष भयो श्रीमान भारतमा रहेको पाँच छ वर्ष भयो पाँच छ वर्ष भयो हजुर यहाँनिर यसै हरचौर गाविस वडा नम्बर आठका समाजसेवी अवकाश प्राप्त क्याप्टेन रमन खत्री हुनुहुन्छ उहाँले नै यो घरमा ल्याउनु भएको हो यो बिचेलीको खबर प्रसारण गरेर केही उद्धार हुन्थ्यो कि भन्ने प्रयास उहाँले गरिरहनु भएको छ के भन्न चाहनुहुन्छ तपाईँ सबै सहयोगदाता सम्बन्धित निकायलाई सम्बन्धित निकायलाई मैले यही भन्न चाहन्छु यहाँको केही घर परिवार बहुत नाजुक स्थितिमा हुनुहुन्छ र यहाँका तिनवटा छोरा बहुत नाजुक स्थितिमा कान सुन्दैनन् नै बोल्न सक्छन् मन्दबुद्धिका छन् स्कुल जान्छन् हामीले स्कुलमा पनि लुक अफ्टर गरिरहेछु म स्कुलको शिक्षक अभिभावक सङ्घको संयोजकको हैसियतले म प्रतिदिन स्कुलमा गएर उहाँको बालबच्चाहरूले अर्काको कपीबाट आफ्नो कपीमा सार्छन् बोल्न सक्दैनन् न सुन्न सक्छन् साङ्केतिक भाषा पढाउँदैन त्यहाँ साङ्केतिक भाषाको कोही ऊ छैन भनेपछि यिनीहरूलाई साङ्केतिक भाषा पढ्ने स्कुलको पनि आवश्यकता छ साङ्केतिक भाषाको स्कुलको आवश्यकता छ यहाँ नभए बाहिर पनि कुनै ठाउँमा भए सरकारले कुनै सहयोग दिए पार उद्धार हुन्थ्यो भन्ने अनुरोध गर्दछ हस् धन्यवाद यहाँनिर सफल सहयोगी आमा समूह हरचौरकी अध्यक्ष मिना थापा हुनुहुन्छ महिलाहरू तर्फबाट गाविसबाट केही प्रयास गर्नुभयो तपाईँले उहाँको उद्धारका लागि प्रयास गरेको के अरे आफै यिनीहरूले गाविसबाट पाउने रात पनि हाम्रो गाविसबाट केही सरकारी राहरूको अधिकार अपाङ्ग अधिकार पाइनु पनि गाह्रो छ यिनीहरूले सराईको कागज देखाएको छैनन् अब स्कुलमा पनि केही पाउनुको लागि त्यही सराईको कागज छ या अरू आमा बा नहेरेर भए पनि यिनी तिनवटा यस्ता अपाङ्गलाई हेरिदिउँ हामीहरू सबै मिलेर देश विदेशमा भएका दाजुभाइ अथवा दिदीबहिनीहरू सबै एकजुट भनेर यिनी अपाङ्गहरूलाई हामीहरू सबै एकैजुट भएर यिनी बच्चाहरूको हेरिदिउँ यही नै हस् धन्यवाद यहाँनिर स्थानीय महिलाहरू हुनुहुन्छ नमस्कार यहाँको शुभ नाम मन्जु बस्नेत मन्जुजी गाविसमा लैजाने यताउति केही पाउने कुराहरू केही कोसिस गर्नु भएको छैन नै अझसम्म भएको छैन अनि दिदी जो चासो राख्नुहुन्न चासो नराखेको उहाँकै छिमेकी हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ तारा खत्री ताराजी हेरचाह चाहिँ अलिकति कम गर्नुहुन्छ कि हजुर हेर्दै हेर्नुहुन्न हो वास्ता छैन नै वास्ता छैन खाने बेलामा पनि अब बिहानदेखि साँझसम्म मेलामा हिँड्नुहुन्छ मेलामा गएर आएर छोराछोरी खाए कि खाएनन् त्यो पनि थाहा हुन्न पकाउँछन् आफै काँचै झिक्दै खाँदै गरेको देखिन्छ पढाए छैन चासो छैन निकै निन्नौरा देखिन्छन् यिनीहरूलाई पौष्टिक आहारको पनि कमी छ वास्तवमा आर्थिक अवस्था निकै नाजुक रहेछ कति छ तपाईँको सम्पत्ति भन्नुहोस् त एक बिहानको हजुर एक बिहानको मात्र भनेपछि मकै पोलर खाना मात्रै ठिक हुन्छ त्यति हुन्छ पोलर खाना मात्रै हुन्छ ठिक्क श्रीमानले कहिले काहीँ केही खर्च पठाउनुहुन्छ कि पठाउनुहुन्न हल्का पठाउनु कहिले कसो पठाउनुहुन्छ कुनै सङ्घ संस्था पाइ छोराहरूको संरक्षण गरिदिए हुन्थ्यो भन्ने हो तपाईँलाई हजुर त्यही गरिदिए हुन्थ्यो भन्ने इच्छु मलाई पनि म मरेपछि दुःख पाउँछन् भने पेट त छ म पनि तिनैजना चाहिँ यस्तो भएपछि तपाईँलाई दुःख लागिरहेछ पागल नै भएछु अनि तपाईँको उमेर कति भयो नाइ त भएन के उमेर मलाई थाहा छैन कति भयो होला यहाँको उमेर त्यस्तै छत्तिस सैतिस हुनुभयो अहिलेसम्म नारी त बनेको छ श्रीमानको पनि बनाएको छैन कहाँबाट बन्यो बागलुङबाट बनाएको ए बागलुङबाट नागरिकबाट बन्यो भनेपछि त पछाडि कागज पनि त दिनु पर्यो नि त बागलुङ नागरिक बनाइसकेपछि छोराहरूलाई स्कुल भर्न कसरी गर्नु भएको छ जन्मदर्ता त भयो नि पन्ध्र वर्षको भए नि भाइ जन्मदर्ता भएको के भन्छ गाविसले पहिलो वर्ष सारा कागज लिएर बल्ल हुन्छ भन्नुहुन्छ तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न ठिक छ तपाईँले आफ्नो मोबाइल नम्बर भन्न नजान्ने भने म स्थानीय समाजसेवी जो क्याप्टेन रमन खत्रीजीको नम्बर दिन चाहन्छु खत्रीजी बताइदिनुहोस् न तपाईँको नम्बर कसैले सहयोग गर्न चाह्यो भने तपाईँले राम्रोसँग समन्वय गरिदिनु होला अन्ठानब्बे चार बहत्तर छ्यासठी आठ सौ ग्यार फेरि एकचोटि भनिदिनुहोस् न अन्ठानब्बे चार बहत्तर छ्यासठी आठ सौ ग्यार हवस् त अपाङ्गको क्षेत्रमा काम गर्ने सङ्घ संस्था व्यक्ति र सम्बन्धित निकायले यस नम्बरमा सम्पर्क गरेर यी एकै परिवारका तिन तिन छोराहरू जुन काना सुन्न नसक्ने बोल्न नसक्ने हुनुहुन्छ उहाँहरूको उद्धार गरिदिनु हुन आग्रह गर्दै म यो स्थलगत रिपोर्ट यही बिटमार्न चाहन्छु अब गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा सुनौ बाल बालिकाको बिचल्लीको कथा सपना सहर दुखी असहायहरूको उद्धारका लागि घर घरमा पुग्छ यो ओजेलका खबर हजुर यसपालि पनि हामी असाध्यै बिचल्लीमा परेको गुल्मी पिपलधाराको एक परिवारमा आइपुगेका छौँ कालो कोदालो गरेर जीविका चलाएका बाबुको मृत्यु भयो त्यो वियोगको आँसु उभाउन नपाउँदै भारतबाट बाबुको क्रियाक्रम गर्न आएका छोरा तमगासबाटै बेपत्ता भए लगत्तै अर्को छोरा टिबीको बिमारले थला परे घरमा चरम गरिबी अब उनको उपचार गर्ने कसरी यही पीर चिन्तामा परिरहेका बेला फेरि उनै छोराकी श्रीमती रुखबाट लडेर ढाड भाँचियो त्यसपछि त एउटी बुढी आमा बिलाका बन्धनमा परिन् झन् उनका ससाना नाति नातिनाको त पर्नसम्मको बिचल्ली परेको छ यो पिपलधारा गाविस वडा नम्बर चार गेरु पानीका पूर्णबहादुर थापा परिवारको बिचल्लीको खबर हो बाबु भेषबहादुर थापाको मृत्यु लगत्तै उहाँको क्रियाक्रम गर्न भारतबाट आएका माइला छोरा लालबहादुर थापा तमगासबाटै बेपत्ता भए चार दिनसम्म तम्गासको एक होटेलमा उहाँलाई देख्ने मान्छे छन् भनिन्छ त्यसपछि उहाँको अवस्था त्यहीँबाट अहिलेसम्म अज्ञात रहेको छ श्रीमान बेपत्ता भएपछि थापाकी श्रीमती छोराछोरी पाल्न नसकेर भारतमा मजदुरी गर्न जानुभएको छ यता घरमा उहाँका ससाना छोराछोरीको बिचल्ली छ अनि बुढी बुढी आमालाई मजदुरी गरेर पाल्दै आएका कान्छा छोरा पूर्णबहादुर थापा दुई वर्ष अघिदेखि टिबीको बिमारले थला पर्दै आउनु भएको छ तैपनि उहाँकी पैँतिस वर्षीय श्रीमती रचना थापाले निमेक मजदुरी गरेर श्रीमानको उपचार गर्ने आँट गर्दै छोराछोरी पाल्दै आउनु भएको थियो तर विडम्बनाको कुरा घाँस काट्न रुखमा चढिरहेकी रचना थापा लड्नु भयो र ढाड भाँचियो यो नयाँ वर्ष दुई हजार बहत्तर वैशाख एक गतेको कुरा थियो ढाड भाँचिएर पाल्पा उपचार उपचार गर्न लगिएकी रचनालाई आर्थिक अभावका कारण थप उपचार गराउन नसकेर फर्काएर घर ल्याइयो अहिले दुई महिनादेखि घरको दलानमा बिस्तारामै दिसा पिसाब हुँदै लडेकी रचनाको कुइना लागेको पिठ्यौँको घाउ देख्दा करुणा जाग्छ एकातिर श्रीमान पूर्णबहादुर थापा थला परेको र अर्कोतिर श्रीमती रचना पनि जीवन मरणको दोसाँतमा परेपछि कतै उद्धार गर्न सकिन्थ्यो कि भनेर त्यो परिवार र समाजले गुहारेको हुँदा हामी यहाँ आएर उहाँहरू उनीहरूको कथा व्याथा आजको जीवनको गोरेटोमा पस्किँदैछौँ परेका यी दुवैजना मध्ये सर्वप्रथम म यस घरको दलानमा हिसाब फेर्ने प्लास्टिकको ब्याग ल्याएर पल्टिरहनु भएकी उनी रचना थापासँग कुराकानी गर्न गइरहेको छु रचनाजी तपाईँको ढाडदेखि तल चलाउनै हुँदैन होइन त चलाउनु हुँदैन पोल्छ दुख्छ चलाउनु हुँदैन थाहै छैन केही जीवनहरू पनि थाहा छैन त्यो पोल्नु मात्रै गर्छ अरू केही थाहा छैन तपाईँको अहिले स्याहार सुसार कसले गरिरहेको छ श्रीमानको पनि गर्ने अवस्था छैन आमा र जेठानी दिदीहरूले गर्नुभएको छ उहाँहरूले पनि दिसा पिसाब गराइदिनुहुन्छ तपाईँको हजुर अनि पूर्णबहादुरजी तपाईँलाई यो टिभी सुरु भएको कहिलेदेखि हो दुई वर्ष भयो सर दुई वर्ष भयो भयो यस्तै छ फेर दबाई खाएँ फेरि उस्तै गरायो अब श्रीमती पनि त्यस्तै म मेरो अवस्था यस्तै अब के गर्ने असल शरीर पढाउँला लेखाउँला भन्ने थियो अब यस्तै गरेर उसले पनि के गर्ने अब यताउता बाबु तिम्रो नाम के हो दिवस हजुर दिवस थापा दिवस थापा हो मम्मी बुवा दुवै थला परेपछि तिमीले दुःख पायौ हजुर दुःख पायौ हजुर बेलामा खाना पाउँदिनौ पढ्न जान्छौ अनि कपडा पनि मैलो रहेछ स्कुल ड्रेस पनि धोइदिने मान्छे नभएर हो बाबा हजुर तिमी भन्दा सानो भाइ रहेछन् अझै काखमा बहिनी हुन् तिमीले हेरविचार गर्छौ बाबु के भन्न चाहन्छौ हजुर हजुर बाबु तिमी सानो भए पनि ज्ञानी रहेछौ पक्कै पनि तिम्रो यो बिलौना सुनेर कसैले सहयोग गरेर तिमी पढ्दै जानेछौ कति पढ्ने विचार छ बाबा बाह्र पढ्ने विचार छ बाबु तिमी आफै कपडा धुने छौ खाना पनि कहिले काहीँ पकाउँछौ अत्यन्तै कारुणिक छ यो घरको कथा साँच्ची घर घरमा पछ्याउँदै जाने हो भने यस्ता कैयौँ दर्दनाक व्यथाहरू छन् म आज परिवारको घरको दलानमा बसिरहेको छु सबका आँखामा आँसु छन् म आफैले पनि आँसु थाम्न मुस्किल परिरहेको छ यस घरकी जो आमा हुनुहुन्छ उहाँको आफ्नै अर्को पीडा छ जसको एउटा छोरा बाबुको मृत्युमा क्रिया गर्न आउनु भएको थियो उहाँ तम्गासम्म आएर चार दिनसम्म बस्नुभयो त्यसपछि उहाँ बेपत्ता हुनुभयो न मर्दो न जिउँदो थाहा छैन उहाँ श्रीमानको क्रियाक्रम गर्दै हुनुहुन्थ्यो छोरा आउँछ कि भनेर बाटो हेर्दै हेर्दै बस्नुभयो तर छोरा फर्किनन् श्रीमानको मृत्युको पीडा त थियो थियो फेरि छोरो बेपत्ता भएको पीडाले उहाँलाई झन् आँसुको हालमा डुबायो आमा हलियो आउनुहोस् न